उत्पत्तिको पुस्तक अध्याय चौध लोतको कैद र छुटकारा यसै समयमा सिनारका राजा अमरापेल एल्लासारका राजा अर्युक र एलामका राजा कदोरला अमेर तथा गुइमका राजा तिदालले सदोमका राजा बेरा गमुराका राजा बिर्सा अदमाका राजा सिनाब सबुइमका राजा सेमेबेर र बेलाका अर्थात सोहरका राजाका विरूद्धमा युद्ध गरे तिनीहरू सबै सिद्धिम अर्थात खारा समुद्रको बेसीमा जम्मा भए बाह्र वर्षसम्म त तिनीहरू कदोर्ला ओमेरको अधीनमा बसेका थिए तर तेह्रौं वर्षमा तिनीहरूले विद्रोह गरे चौनौ वर्षमा कदोर्ला ओमेर र उनका मित्र राजाहरू आएर अस्तेरोत कर्नेममा रपाईहरूलाई हाममा जुजीहरूलाई साबेक्रियातिममा एमीहरूलाई तथा होरीहरूलाई सेयरको पहाड़ी देशमा मरूभूमि नेर भएको एल पारानसम्म अधीन गराए त्यसपछि उनीहरू फर्केर एन मिस्पातमा अर्थात कादेशमा आएर अमालेकीहरूको जम्मै देशलाई र हासेसोन तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए तब सदोम गमोरा अदमा सबोइम र बेलाका राजाहरू निस्केर सिद्धिमको बेसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए एलामका राजा कदोरला अमेर गोइमका राजा तिदाल सिनारका राजा अमरापेल एल्लासारका राजा अरियोक र एलामका राजा कदोर्ला ओमेरसित यी पाँच राजाहरूका विरूद्धमा चार राजाहरू सिद्धिमको बेसी चाहिँ अलकत्राको धापले भरिएको थियो र सदोम र गमुराका राजाहरू भाग्दा भाग्दै तिनीहरूका कोही मानिसहरू त त्यही जाँकिए बाँकी मानिसहरू चाहिँ पहाड़तिर भागे ती चार राजाहरूले सदोम र गमोराका जम्मै मालसामान र खानेकुरा लिएर आफ्नो बाटो लागे उनीहरूले सदोममा बसेका अब्राहमका भतिजो लोतलाई पनि तिनका सबै मालसामान समेत लिएर गए उम्केर भागेको एकजनाले आएर यो कुरा हिब्रू अब्राहमलाई बताइदियो तिनी एस्कोल र आनेरको भाइ एमोरीको मम्रेका फलानका रूखहरू नेर बसेका थिए तिनीहरू अब्राहमसित मित्रभावमा थिए अब्राहमले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालिम पाएका तीन सय अठार दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए तिनले शत्रुहरूमाथि आक्रमण गर्न राति आफ्ना दासहरूका बीचमा दलदल बनाएर उनीहरूलाई परास्त गरे र दमस्कको उत्तरतर्फको होबासम्मै उनीहरूलाई खेदेर गए तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका झनसम्पत्ति स्त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्याए कदोर्ला अमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कदा शाबेको उपत्यका अर्थात राजाको उपत्यकामा सदुमका राजा तिनलाई भेट गर्न आए मल्कीसेदेकले अब्राहमलाई आशीर्वाद दिएका अनि सालेमका राजा मल्कीसेदेक रोटी र दाखमन्द लिएर अब्राहम कहाँ आए उनी सर्वोच्च परमेश्वरका पुजारी थिए उनले अब्राहमलाई यसरी भनेर आशीर्वाद दिए स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्राहमलाई आशिष मिलोस् सर्वोच्च परमेश्वर धन्यका होउन् जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो अनि अब्राहमले उनलाई सबै कुराको दशांश दिए तब सदोमका राजाले अब्राहमलाई भने मलाई मानिसहरू मात्र देऊ तर धनमाल चाहिँ तिमी नै राख्नु तर अब्राहमले सदोमका राजालाई भने स्वर्ग र पृथ्वीका परमप्रभु सर्वोच्च परमेश्वरमा मैले यसरी क्रिया हालेको छु कि एउटा धागो वा जुताको फिता वा तपाईँको कुनै पनि थोक म लिने छैन नत्र मैले अब्राहमलाई धनी तुल्याएँ भनेर तपाईँ भन्नुहुनेछ मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका बाहेक म केही हिस्सा लिने छैन आनेर एस्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिहुन्